सुजी कुर्मुरे लगायतका सामानहरूमा म्याद नागेको पाइएको हो म्याद नागेको सामानहरूलाई बरामद गरिएको नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले जानकारी दिनुभयो बजार अनुगमनमा नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटा गलकुट नगरपालिकाका प्रशासकीय अधिकारी तुलबहादुर विका गलकुट नगरपालिकाका अमिन दिनेश अध्यक्ष बाबु रोका इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख अर्जुन बम मल्ल गलकोट नगरपालिका वार्ड नम्बर पाँचका वडा अध्यक्ष नारायणध्वज मल्ल पत्रकार लगायतको सहभागिता रहेको थियो अनुगमनको क्रममा खाद्य सामग्रीहरूको गुणस्तरीयता भए नभएको पसल दर्ता भए नभएको मूल्य सूची उपभोक्ताले देख्ने गरी टाँसिएको छ वा छैन होर्डिङ बोर्ड राखिएको नराखिएको पसल तथा व्यवसाय सञ्चालन गर्न अनुमति प्राप्त भएको वा नभएको लगायत विविध पक्षको अनुगमन गरिएको थियो अनुगमनको क्रममा भेटिएका म्याद नागेका खाद्य सामग्री बिक्री गरिएको र मापदण्ड विपरीतका पसलहरू सुझाव तथा निर्देशन गरी निर्देशन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 थिएनन् विद्यालयको खाली भवनको उपयोग भयो अध्यक्ष थापाले भन्नुभयो कोभिड अवधिभर यो भवनमा अस्पताल रहनेछ पहिले क्वारेन्टाइन बनाइएको भवनमा शैयाका लागि आवश्यक पूर्वाधारहरू निर्माण गरेर अस्पतालको रूपमा विकास गरिएको हो अस्पताल सञ्चालनका लागि गाउँपालिकाले जनस्वास्थ्य अधिकृत सातौँ तहमा रामचन्द्र लामाको नेतृत्वमा चारजना खटाएको छ दुईजना स्टाफ नर्स करार सेवाका लागि परिचालन भएका छन् भने एकजना कार्यालय सहयोगीले उनीहरूलाई सघाउनेछन् अस्थायी भए पनि अस्पताल हो आवश्यक पूर्वाधार सम्पन्न बनाइएको छ प्रमुख प्रशासकीय अधिकृत चुडबहादुर कार्कीले भन्नुभयो मितव्यय हिसाबले बिरामीको हितमा अस्पताल चल्नेछ अस्पतालको अनुगमन गाउँपालिकाले गर्नेछ भने आवश्यक पूर्वाधार उपकरण र औषधिको व्यवस्था गरिएको उहाँले बताउनुभयो गाउँपालिकालाई सङ्घीय सरकारले अस्थायी कोभिड अस्पतालको लागि दस लाख उपलब्ध गराएको थियो पाँचौँ पाँच लाख रुपैयाँ कर्मचारीको व्यवस्थापन र बाँकी पाँच लाखमा पूर्वाधार निर्माण गर्ने कार्यविधि छ कोभिड उन्नाइस अस्थायी अस्पतालको गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापाले उद्घाटन गर्नुभएको थियो सरकारले पाँच सयको अस्पताल बनाउन भनेको थियो हामीले दस सयको बनायौँ अध्यक्ष थापाले भन्नुभयो सम्भावित बिरामी जनशक्ति र पूर्वाधारको आधारमा सय बढाइएको हो गाउँपालिकाले चिकित्साको लागि आवेदन मागे पनि नपरेपछि जनस्वास्थ्य अधिकृतलाई जिम्मेवारी दिएर थप प्रक्रियामा लागेको छ काठेखोलामा हालसम्म अठहत्तरजना संक्रमित मध्ये जना निको भइसकेका छन् अस्थायी अस्पतालमा दुईजनाले उपचार गरिरहेका छन् अस्पतालमा रहेका संक्रमितहरूलाई आइसोलेसनमा दैनिक तीन पटक खानाको व्यवस्था गरिएको र कोविड महामारीमा काम गर्ने स्वास्थ्य कर्मीलाई पचास र पचहत्तर प्रतिशत जोखिम भत्ताको व्यवस्थापन गरेको गाउँपालिकाले जनाएको छ यो अस्पताल सञ्चालनपछि अक्सिजन आवश्यक बिरामीको काठेखोलामै उपचार हुनेछ भने भेन्टिलेटर र सघन उपचार कक्षीको आवश्यक बिरामीलाई मात्रै सदरमुकाम बागलुङ बजार पठाइनेछ बागलुङ नगरपालिकालाई अपाङ्ग बालबालिकाको शिक्षाको क्षेत्रमा नमुना बनाउने योजना र कार्यक्रम ल्याउने सरकारवालाले बताएका छन् सबै प्रकारका अपाङ्गता भएका बालबालिकाको शिक्षा स्वास्थ्य रोजगारीका लागि प्रदेश र नेपाल सरकारमा समन्वय गर्ने उनीहरूको भनाइ छ समस्यामा परेकालाई सहयोग गर्ने र रोजगारीका अवसर अवसर सिर्जना गर्ने काममा पनि नगरपालिकाबाटै पहल गर्ने उनीहरूले बताएका छन् उन्तिसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नगरपालिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उपप्रमुख सुरेन्द्र खड्काले योजना छनौटदेखि कार्यान्वयनमा अपाङ्गता क्षेत्रको पहुँच बढाउने बताउनुभयो उहाँले नयाँ प्रणालीको परिचय पत्र वितरणको काम थालनी गरिसकेको जानकारी दिनुभयो खड्काले अहिलेसम्म बागलुङ नगरपालिकाले नयाँ प्रणाली अनुसार क वर्गको चौधवटा ख वर्गको बाहन्नवटा ग वर्गको अठारवटा र घ वर्गको दुईवटा परिचय पत्र वितरण गरिसकेको जानकारी गराउनुभयो बागलुङ नगरपालिकाभित्र बहिरा शारीरिक अपाङ्गता बौद्धिक अपाङ्गता र दृष्टिबीन को लागि आवास सहितको विद्यालय स्थापना भइसकेको उहाँले बताउनुभयो सबै प्रकारका अपाङ्गको आवास भएकोले अब विकास र विस्तार गर्दा धेरै राम्रो हुन्छ उहाँले भन्नुभयो सीमित बजेटलाई पनि सदुपयोग गरेर अगाडि बढ्ने योजना छ कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले शिक्षा र स्वास्थ्यको आधारभूत अवसर दिन सकियो भने अपाङ्गता भएका नागरिकको जीवनस्तर सुधार हुने बताउनुभयो रोजगारीमा अवसर दिन सकिने भए पनि आफ्नै दरबन्दी कायम गरेर नियुक्ति भने नभएको उहाँले बताउनुभयो नगरपालिकाले दरबन्दी सिर्जना गर्ने अवस्था आएमा अपाङ्गलाई प्राथमिकता दिने बताउनुभयो उपप्रमुख सुरेन्द्र खड्काको अध्यक्षता र महिला विकास शाखाकी प्रमुख सरस्वती देवी रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामाजिक विकास समितिका संयोजक गणेश बहादुर थापा नेपाल पत्रकार महासङ्घ बागलुङका सहसचिव नवीन श्री विक धौलागिरी बैरा विद्यालयका प्रधानाध्यापक रेशम श्रीष अपाङ्गता परिचय पत्र वितरण समितिका सदस्यहरू सन्तोष पौडेल चिजा थापा धर्मराज आचार्य सहित नेत्रविहीन सङ्घका अध्यक्ष कुमार पुन बौद्धिक अपाङ्गता अभिभावक सङ्घका सचिव इन्द्र सापकोटा बासु थकाले विनोद शर्मा लगायतले बोल्नुभएको थियो नेपाल ब्याङ्कका देशभरका शाखाहरूमध्ये उत्कृष्ट काम गरेको भन्दै प्रोत्साहन स्वरूप प्राप्त रकमलाई बागलुङ शाखाले मानव सेवामा खर्च गरेको छ नेपाल ब्याङ्क लिमिटेड बागलुङ शाखामा सेवारत कर्मचारीहरूलाई प्रोत्साहन स्वरूप प्राप्त दस हजार रुपियाँ शाखाका कर्मचारीहरूले मानव सेवा आश्रमलाई सहयोग गरेका हुन् बैङ्कको चौरासी वार्षिक उत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपाल ब्याङ्क लिमिटेड बागलुङ शाखा देशकै उत्कृष्ट शाखा घ वर्ग शाखामा घोषित भएको थियो कर्मचारीको प्रोत्साहन अनुदान स्वरूप प्रधान कार्यालयबाट प्राप्त रकमलाई मानव सेवा आश्रममा खर्च हुने गरी सहयोग गरिएको शाखा प्रबन्धक अमृत सेवाले बताउनुभयो मानव सेवामा आश्रममा रहेका बेसहारा नागरिकहरूको खानपान र व्यवस्थापनमा लाग्ने खर्चमा सहयोग पुग्ने गरी उक्त रकम सहयोग गरिएको हो कर्मचारी साथीहरूले एकमन भएर सहयोग गरौँ भन्नुभयो शाखाका प्रबन्धक सेवाले भन्नुभयो हामीले फगत खर्च हुने रकम मानव सेवामा लगाएका हौ बेसाहाराको सहारा बनिरहेको आश्रमलाई सबैको साथ र सहयोग हुनुपर्ने उहाँले बताउनुभयो बागलुङ उद्योग वाणिज्य सङ्घको पन्ध्रौँ बैठकले कोरोना भाइरस कोभिड उन्नाइसको कारणले प्रभावित बागलुङ उद्योग वाणिज्य सङ्घको सन्तानौँ साधारण सभा पुस अठार गते बागलुङ सदरमुकाम गर्ने निर्णय गरेको छ बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राज भण्डारीको अध्यक्षतामा गरिएको बैठकले साधारण सभामा कोरोनाको कारण लकडाउनको बेला घरबाट छुट दिने व्यक्तिलाई सम्मान गर्ने वर्षभरि सङ्घलाई सहयोग गर्ने व्यवसायलाई सम्मान गर्ने निर्णय गरेको छ सङ्घले उद्यमी व्यवसाय कल्याणकारी अक्षय पाँच लाखको महासङ्घका पूर्व अध्यक्ष रामनारायण श्रेष्ठ स्मृति कोष एक लाख बागलुङ उद्योग वाणिज्य सङ्घ आर्थिक कोष पत्रकारिता कोष दुई लाख बाइस हजार दुई सय बाइसको भएको छ सिसी क्यामेरा मर्मत सम्भार गर्न एक लाख बजेट छुट्याइएको बागलुङ उद्योग वाणिज्य सङ्घका प्रेस सल्लाहकार राजेन्द्र राजेश चन्द्र राज भण्डारीले बताउनुभयो बागलुङ उद्योग वाणिज्य सङ्घको अक्ष कोषमा अहिलेसम्म बिस लाख पुगेको छ धौलागिरी बहुमुखी क्याम्पस अध्ययन गर्ने विद्यार्थीलाई सहयोग गर्न पाँच लाखको कोष बनाउने काम भएको प्रेस सल्लाहकार राज भण्डारीले बताउनुभयो पुष अठार गति हुने शनिबार हुने साधारण सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष लगायतका नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्ने बैठकले निर्णय गरेको महासङ्घका महासचिव नरेश कडेलले बताउनुभयो एकीकृत पाठ्यक्रम सम्बन्धी दस दिने टिपिडी प्रशिक्षक प्रशिक्षण अनलाइन तालिम आज सम्पन्न भएको छ नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानव विकास स्रोत विकास केन्द्र सानाठी भक्तपुरको शिक्षक तालिम शाखाद्वारा सञ्चालित एकीकृत पाठ्यक्रम सम्बन्धी डिपिडी तालिमको अनलाइन प्रशिक्षक प्रशिक्षण आज सम्पन्न भएको हो तालिममा शैक्षिक सत्र दुई हजार सतहत्तरबाट लागू हुने आधारभूत कक्षा एकदेखि तिनको एकीकृत पाठ्यक्रम सम्बन्धी सहजीकरण गरिएको थियो उक्त तालिममा पाठ्यक्रम विकास केन्द्रका तेह्रजना प्रशिक्षकहरूले तालिम दिनुभएको थियो भने गण्डकी प्रदेश लुम्बिनी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट तिसजना शिक्षक तथा कर्मचारीहरू सहभागी भएको गलकुट माध्यमिक विद्यालयका सहायक प्रधान रामबहादुर खत्रीले जानकारी दिनुभयो तालिममा प्रशिक्षक युवराज अधिकारीले आधारभूत कक्षा एकदेखि तिनको पाठ्यक्रम विषय क्षेत्र र एकीकृत विद्यार्थी मूल्याङ्कन सम्बन्धी सहजीकरण गर्नुभएको थियो भने प्रशिक्षक द्वै पुरुषोत्तम घिमिरे र रजनी धिमालले नेपाली विषय राजु श्रेष्ठ नवीन खड्का र कुन्ती अधिकारीले अङ्ग्रेजी विषय जगन्नाथ अधिकारी र नरहरी आचार्यले गणित विषय खिलनारायण श्रेष्ठ हेमराज खतिवडा र एखुराम सुवेदीले मेरो सेरफेर विषय गिरमान थापाले कक्षाकोटा व्यवस्थापन र सञ्जीव कुमार चौधरीले सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सहजीकरण गर्नुभएको थियो शैक्षिक सत्र दुई हजार सतहत्तर सालदेखि लागू हुने आधारभूत तह कक्षा एकदेखि एकदेखि तिनको पाठ्यक्रमको टिपिडी तालिमको लागि बागलुङ जिल्लालाई पाँच सय कोटा छुट्याइएको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुष्मराज उपाध्यायले जानकारी दिनुभयो उक्त तालिममा बागलुङ जिल्लाबाट छजना माध्यमिक तहका शिक्षकहरू सहभागी हुनुभएको थियो उक्त तालिममा सहभागी तर्फबाट गलकुट माध्यमिक विद्यालयका सहायक प्रधानध्यापक रामबहादुर खत्री र प्रशिक्षकको तर्फबाट सञ्जीव कुमार चौधरीले धन्यवाद मन्तव्य राख्नुभएको थियो टिपिडी अनलाइन तालिम पाठ्यक्रम विकास केन्द्रका निर्देशक गिरिमान थापाको अध्यक्षता सूचना प्रविधि अधिकृत रजनी धिमालको सञ्चालनमा सम्पन्न सम्पन्न भएको थियो यिनै विविध खबरसँगै साँझ सात बजीको गलकुट खबरको हामी अन्तमा छौँ विद्या अनुपूर्व शीर्षक खबर पुनः एकपटक बजार अनुगमनमा भेटी अत्याधिक म्याद गुज्रिएका सामान विद्यालय भवनको उपयोग गरेर काठखोलामा कोभिड अस्पताल बनाइयो बागलु नगरपालिकाले अपाङ्ग बालबालिकाको शिक्षाको क्षेत्रमा नमुना बनाइने नेपाल ब्याङ्कद्वारा उत्कृष्ट काम गरेर पाएको रकम मानव सेवामा खर्च र बागलुङ उद्योग वाणिज्य सङ्घको साधारण सभा पुस अठार गते हुने एकीकृत पाठ्यक्रम सम्बन्धी दस दिने टिबिडी प्रशिक्षक प्रशिक्षण अनलाइन तालिम सम्पन्न यिनै विविध खबरसँगै साँझ सात बजीको गलकुट खबरमा खबर क्रम सकियो समाचार कक्षबाट हामी सबैलाई बिदा दिनुहोस् ज्ञान सूचना र मनोरञ्जनको लागि सामुदायिक रेडियो गलकुट एफएम दुई थोप्लो चार मेगा सुन्दै गर्नुहोस् नमस्कार